चलचित्रबाट हामीले अगाडि बढायौँ केम तिम्रो होइन यो निकै मिठो गाना रहेको थियो र यस गीतमा नृत्य गर्ने नायक श्रीकृष्ण श्रेष्ठलाई हामीले गुमाउनु परेको छ हामीबाट धेरै टाढा पठाइसकेका छौँ र अब श्रीकृष्ण श्रेष्ठ चलचित्रको पर्दामा फेरि कहिल्यै देखिने छैनन् जति पनि उनले पुराना दिनहरूमा आफ्नो प्रतिभा छोडेर गए आफ्नो कृति छोडेर गए त्यही कृतिहरू मार्फत नै अब हामीले श्रीकृष्ण श्रेष्ठलाई सम्झिरहनु पर्ने हुन्छ र हामीले एउटा श्रीकृष्ण श्रेष्ठका लागि भावपूर्ण श्रद्धाञ्जली पनि व्यक्त गऱ्यौँ अब भने कार्यक्रम जस्ट फर इन्जोयको आफ्नै धारमा हामी फर्कन्छौँ र हुन त आज त्यति धेरै तपाईँसँग रमाइला कुराहरू मार्फत तपाईँलाई हँसाउने मुड नहुँदा नहुँदै पनि म हँसाउनु पर्ने एउटा बाध्यता त्यही भएर नै म कार्यक्रमको धारतर्फ केन्द्रित हुन चाहन्छु यति बेला भने र यति बेला पहिला एउटा अर्को नेपाली चलचित्र श्रेष्ठको कहाँ भेटिएला चलचित्रबाट एउटा गीत अगाडि बढाउँछौँ त्यसपछि भने रमाइलो कुराकानीतर्फ हामी केन्द्रित हुनेछौँ खुसीले सुन्छ यो मनले कसले सुनिदिन्छ ओ सुन खुसी को दुध खुसीले सुन्छ यो मनले को कसले सुनि बेटे तपाईँलाई कहिले भेटौँला यो गीतपछि स्वागत छ अब नि हामी हाँसी मजाकतिर प्रवेश गर्दैछौँ आँखोमा आँखामा आँसु थियो शरीरमा भिटामिनको कमी थियो आँखामा आँसु थियो शरीरमा भिटामिनको कमी थियो जसलाई रातभर च्याटिङ गरे ऊ गर्लफ्रेन्ड होइन गर्लफ्रेन्डको मम्मी थियो <laughs> नाति हाँस्नु मानेको छैन नि आज के भनेको है नाति ए लौ न आज उता रिजन नाति पनि छन् है नाति ल है केही गरौँ अब यहाँ चाहिँ नि तनाव पनि भइसक्यो फेरि यहाँ त्यसपछि एउटा पति र पत्नी पति र पत्नी भन्ने बित्तिकै एकै रथका दुई पाङ्रा भनिन्छ अनि पति पत्नी नै चाहिँ नि पति पत्नीको बिचमा नै सम्बन्ध राम्रो भएन भने छोराछोरीले पनि त्यही सिक्छन् भन्ने पनि कुरो छ होइन अनि त्यही भएर पति पत्नी बिच चाहिँ अलिकति टक्राव रहेछ अनि पत्नीले भनिन् आफ्नो पतिसँग जब म तिम्रो चाहिँ नजिक आउँछु तिमी किन चस्मा लगाउँछौ हँ भनेर मार्गन गाली गरिन् अनि पतिले पत्नीसँग भने हेर नानी डक्टरले यो भनेको छ कि जुन कुरो देख्दा तिम्रो टाउको दुख्छ त्यति बेला चस्मा लगाइहाल अरे <laughs> यस्तो हो त्यसपछि के भएछ अझ भन्नुबाट जानेस् है अब पहिला त्यस्तो भएको त्यही पति पत्नीको कुरो त्यहाँबाट त्यो पत्नी बिरामी भइसन् साह्रै अनि ऊ चाहिँ एकदमै बिरामी भइसक्यो लास्टै भइसकेपछि अब चाहिँ हल्ला र चाल भइसक्यो अब श्रीमानले सोचे यो बिति भन्ने सोचेर टक्क जलाउनलाई घाटमा लिएर गएको जाँदा जाँदै बाटोमा एउटा खम्बासँग चाहिँ त्यो जुन बाँस चाहिँ थोकिँदाखेरि अनि झस्याङ्ग भएर ती महिला भ्याउजिन् बिउजिएपछि फेरि घरमा आइन् फेरि एक वर्षपछि ती महिला साँच्चीकै मृत्यु भयो उनको अनि सबै मान्छेहरू राम राम सत्य हो भन्दै भन्दै हिँडिरहेको थिए तर उसको श्रीमानको मुखमा एउटै कुरो झुन्डिएको थियो मलाई मिसा थियो खम्बा चाहिँ बचाउनुहोस् है खम्बा चाहिँ बचाउनुहोस् अरे <laughs> त्यस्तो पनि मन हो मिल्नु कति हेर्नुहोस् अब मनै नमिलेपछि के लाग्यो त अब मन मिले पो सबै कुरो मिल्छ मनै मिलाएको छैन आत्मै मिलाएको छैन अनि कसरी चाहिँ सम्बन्ध पवित्र बन्छ कसरी सम्बन्ध चाहिँ नि उत्कृष्ट बन्छ होइन त्यो हो नि त्यो कुरो त वास्तवमा कुरोको त अब चुरोसम्म पुगेर चाहिँ नि बुझ्नु पऱ्यो क्या नि कुरोको गहिराइमा पुग्नु पऱ्यो अनि त्यसपछि बल्ल कुराकानीमा दम आउँछ मजा आउँछ के के आउने हो कुराकानीमा सबै कुरो आउँछ क्या त्यसपछि कुरोको गहिराइमा नबुझ्ने केही पनि आउँदैन के आउँछ होइन त्यस्तै हो कुरो चाहिँ अब कुरोको गहिराइमा पुग्यो भने त्यही सबै कुरो ट्याक्क नीतिगत रूपमा अगाडि बढ्दछ भन्नेसम्मको कुरो यहाँसम्म चाहिँ हामीले अगा अगाडि बढायौँ अब यति बेला चाहिँ नि ब्रेकतिर जानुपर्ने बेला छ भनेको छन् नातिले यो पहिला गाना सुन्नुपर्छ भनेको छन् ल ठिकै छ गाना सुनौँ गानापछि ब्रेकमा जाऊँ त्यसपछि हामी फेरि पनि आउँला क्या मालूम कोटेको खल्तीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा महलू तिम्रो गाला दिक्को चारो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 तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कूटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009 2010 Bike of the Year Award प्राप्त अपासी आरटीआई 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ राहत चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पाँच तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre shining education centre parlour सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्री का एक मात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम का छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस टाढी रत्नगर पोलिक्लिनिक प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा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 जस्ट भरे इन्जोयमा म जय दिलु आवाजै छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाज र W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ एकैसाथ सुनिरहनु भएको छ जस्ट फर इन्जोय अब फेरि पनि यो क्रमलाई म तपाईँहरूको माझबाट अगाडि बढाउन चाहन्छु मेरा घर नजिकैको एकजना छिमेकी असाध्यै लोभी छन् र तिनले धार देखेको रहेछ हिजोको घटना यो चाहिँ अनि आफ्नो श्रीमतीलाई भने ए बुढी आज मेरो कमर सड्के जस्तो छ जा त पल्लो घरमा गएर चाहिँ नि आइडेक्स मागेर ल्या त भने उसको श्रीमतीले भने हा दिएको माग्ने जान्दै है म त भने कति कन्जुस छन् म त जान्दा भने त्यसपछि फेरि श्रीमतीले भन्यो ठुक्क आफ्नो त कर्मै खोटी कस्तो लोभी मान्छेको छिमेकी होइन पुगेछ जहाँ बुढी भित्र जाने दराज खेलेर अब त्यही दराजमा राखेको भने निकालेर ले अब छिमेकीले माग्दै दिएन आफूले त खर्च गर्नु पऱ्यो नि अरे <laughs> यस्ता पनि मान्छे हुन्छन् हेर्नुहोस् है अनि नेपालको एउटा चाहिँ नि एकदमै डेन्जर व्यक्ति अमेरिकाको न्युयोर्कमा गएछ अनि उसको होटलमा ठुलो आगो लागिसकेपछि अनि बिल्डिङको मध्यभागमा आगो लाग्यो त्यसपछि उसले भन्दैछ कि ल अब तपाईँ नटो नआउनुहोस् मान्छेहरू माथिबाट फाल्नुहोस् म यहाँबाट समाउँदै भने बलियो थियो अनि सबै मान्छे उता माथिबाट एउटाले बच्चा फालेकोले समायो सकुसले अब उद्धार गऱ्यो एउटा बुढो मान्छे फालेको थियो त्यो पनि समायो उद्धार गऱ्यो एउटा चाहिँ इन्डियनलाई फालेर चाहिँ उसले छ्याप्पै छोडिदिएछ अनि छोडेर भयो उसलाई झरेसी भने ए यो चल्दै गरेर नफाल्न नजेला मात्र फाल अरे कालो अरे क्या तिन दिन कालो रहेछ त्यही भएर चाहिँ जलको नफल हुँदो रहेछ यतिसम्म पनि भयो होइन अनि त्यो हाम्रो प्राइमरी स्कुलमा यसो छिर्दै आउँदै थिएँ त्यहाँ एउटा चाहिँ हाम्रा शिक्षक मित्र असाध्यै चाहिँ नि लम्पा सिरती खाइदिनु पर्ने है तिमीलाई हेर नै है नाति अनि उसलाई यसो खानु मन लागेको छ कक्षामा अनि अब यिनीहरूलाई यसो विद्यार्थी झुक्काएर खानु पऱ्यो भनेर हेर बाबु नानी हो यो हो सुर्ती जन्ने पदार्थ यदि कसैले यो सुत्तिजन्य पदार्थ यसरी हातमा खनाउँछन् अनि यसरी माड्छन् भने उनीहरू लागि ए थप्पड हानिदिनु केही फरक पर्दैन भनेर सुत्ति पड्काएछन् त्यो भइसकेपछि एउटा विद्यार्थीले भन्यो ओ सर सुत्ति नखा भन्यो यसले गलत असर गर्छ क्या भन्यो एउटा विद्यार्थीले सरले भन्यो है त चिउला गर्दा जान्ने हुन्छ मलाई त यसले भने उल्टो गरे गरेँ त्यो विद्यार्थी सदा सदा सरको गालामा एक थप्पड हालो अनि सर दिशा है तैँले यो के गरिस् भनेर त उयो भन्यो सर अहिले भएर तपाईँ आफै भन्नुभएको थियो पहिला राम्रोसँग सम्झाउनु पर्छ मैले पनि तपाईँलाई राम्रोसँग सम्झाएँ अनि तपाईँले सम्झौता नमनले गाला थप्पड हान्नु भन्नुभएको थियो त्यही भएर मैले झ्याम्मै हान्ने म तपाईँले जे सिकाउनु त्यही गरेँ मेरो केही गल्ती छ भने त सर बियोस् <laughs> त्यतिसम्म पनि भयो यस्तो पनि हुँदो रहेछ अनि त्यही विद्यार्थी भोलिपल्ट अर्को घन्टीमा कक्षामा ढिलो आएको फर्स्ट घन्टीमा अनि धोकाबाट नि कराउँदै भन्नु मेरो नि सर भन्नु अनि टिचरले हाजिरी गर्दा चाहिँ वेट वेट भन्नु अरे कुद भने उसले चाहिँ साठी केजी सर अरे पढख भनेर भने सरले वेट भने उसले त चाहिँ कति किलो नि बुझेछन् त्यो भएपछि उसले पनि मजा जोड जोडका साथ साठी केजी छ भनेर भनिदिए ल हेर्नुहोस् है यति भयो होला जिन्दगी अब यो नमेरी बाँच्नुपर्छ अनेक देख्न पाइन्छ भन्थ्यो नि त्यस्तै त्यस्तै भयो एउटा गर्लफ्रेन्ड र बोयफ्रेन्ड एउटा होटलमा बसेर खाना खाँदै थिए खाना खाँदा खाँदा यत्तिकैमा केटीको मोबाइलमा बनाउँछ अनि उनी बाहिर गएर कुरा गर्दा आइन् त फेरि खाना बस्थिन् खाना बस्ने बित्तिकै केटाले भन्यो ए सुन त भनेर त केटीले गाली अलिकति तिमी चुप लाएर भन्छ हौ खाना खाना बेला बोल्नु हुन्न कति भन्नु तिमी चुप लाएर बस्छ भने केटीले झ्याउका झ्याउ खाइन् अनि ऊ केटा चुप लाग्दा बाध्य ऊ बिचरा केटीले गाली गर्यो अनि दुवैजना खाना खाइसकेपछि अनि केटीले चाहिँ त्यति पाइरहेको थियो भने क्या असाध्य अहिले तिमीले खाना खान लाग्दा के भन्दैछ नि भन त भने अब त के भन्नु नि भन भनेको भन न भने के हो भन्नु अहिले तिमी फोनमा चाहिँ नि बाहिर गएको बेलामा तिम्रो चाहिँ नि त्यो खाने चाहिँ त्यो सुपमा चाहिँ नि एउटा मौसु ल्याएर डुबेर भागेको थियौ त्यही भएर हौ नहो भन्नु खोज्यो अब तिमीले खाइहाल्यौ के भन्नु भने यतिसम्म पनि भाउ ल हेर्नुहोस् त जिन्दगानी यस्तै छ हेर्नुहोस् अब नातिले पनि ल बाजे अब एउटा गीत राख्दै बिदा गाउनुपर्छ भनेको छन् नातिकोलाई पनि काट्नु भएन अब भोलि फेरि जहिले जस्ता फलाइन्छ हाँसी मजा केन्द्रमा तपाईँ हामी भेट हुन आउने नै छौँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै रहिरहनु होला कान्ला परिवारले सघाउने हाम्रो जुन दिवस नाति रिजन नाति सबैलाई धन्यवाद छ दिलुवा बाजे पनि बिदा हुन्छु नमस्कार पछि भेट किन दिन्छ